डडेलधुरामा खोटो निकासीका लागि फेरि चलखेल सुरु खोटोको छोडपुर्जी सम्बन्धी फाइल वन विभागमा पुग्यो पश्चिम सेती आयोजनाको विस्तृत तथ्याङ्क उपलब्ध गराउन चिनिया कम्पनीको माग आयोजना निर्माण सम्बन्धी भएका प्रगति विवरण पनि उपलब्ध गराइदिन आग्रह हवाई उडान प्रभावित हुँदा राष्ट्रपति भण्डारीद्वारा खानेपानी आयोजनाको टेलिफोनबाट उद्घाटन प्रधानमन्त्री कार्यालयको पहलमा कतारमा अलपत्र तीन कञ्चनपुरवासीको उद्धार र वर्षाका कारण स्थगित भएका दशरथ चन्द स्मृति क्रिकेटका सेमिफाइनलका खेलहरू आज हुने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु वनको अनुमति नलिई डडेलधुराका विभिन्न सामुदायिक वनबाट संकलन गरी जंगलमा थुपारिएको सल्लाहको खोटोको छोटपूर्जीका लागि भवानी केमिकल्स प्रणालीले फेरि चलखेल शुरू गरेको छ विक्रमसम्म दुई हजार बहत्तर सालको चैतदेखि दुई हजार त्रिहत्तर साल कार्तिकसम्म डडेलधुराका विभिन्न सामुदायिक वनसँग सम्झौता गरी संकलन गरिएको करोड़ौं रूपियाँ मूल्यको खोटो जंगलबाट उठाउन भवानी केमिकल्सले चलखेल शुरू गरेको हो उसले विभिन्न सामुदायिक वनबाट करिब सात लाख किलोग्राम खोटो संकलन गरेको छ जसको मूल्य पाँच करोड़ रूपियाँ भन्दा बढ़ी हुन्छ कम्पनीका तर्फबाट चित्र प्रसाद कुइकेलले छोटपूर्जीको सहमति दिन पुष बाइसमा वन कार्यालय डडेलधुरालाई निवेदन दिए पनि वन अधिकृत इन्द्रमणि भण्डारीले कानूनी जटिलता उत्पन्न भएको भन्दै उक्त फाइल माग पहिलो साता वन विभाग बबरमहल पेश गरेका छन् सरकारसँगको सम्झौता सकिएपछि दुई हजार अडसठी सालदेखि भवानी केमिकल्सले विभिन्न सामुदायिक वनसँग सम्झौता गर्दै वन क्षेत्रबाट खोटो संकलन गर्दै आएको छ तर उसले संकलन गर्दै आएको वन क्षेत्र दुई दुई हजार त्रिसठी वैशाख एक गते नै सरकारले दस वर्षका लागि रोजुनी एन्टरपन्टाइन कम्पनीलाई दिइसकेको थियो निकासी रोकिएपछि भवानी क्यापिटल्सका तर्फबाट कुइकेलले त्यस विरूद्ध पुनरावेदन अदालत महेन्द्रनगरमा रिट निवेदन दिएका थिए पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीश हरिप्रसाद बगारेको एकल इजलासले दुई साल असोज बीस भन्दा पहिला संकलन गरिएको खोटो संकलनमा रोक नलगाउन आदेश दिएको थियो उक्त आदेश विरूद्ध डडेलधुवाका तत्कालीन डीएफओ विश्वमणि आचार्य पुनरावेदन गराएका गरेका थिए जुन मुद्दा अहिले पनि विचाराधीन छ पुनरावेदनको आदेश अनुसार भवानीले जंगलमा थुप्रिएको खोटो संकलन समेत गरिसकेको छ तर भवानीले दुई हजार बहत्तर चैतदेखि दुई हजार त्रिहत्तर कार्तिक भित्र संकलन गरिएको खोटो छोटपूर्जीका लागि चलखेल अघि बढ़ाएको हो संकलन सम्बन्धी सरकारसँगको सम्झौता सकिएकाले भवानी केमिकल्सले डडेलधुराका साठीवटा सामुदायिक वनको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन क्षेत्रीय वन निर्देशनालय धनगढ़ीबाट स्वीकृत गराएर खोटो संकलनको काम गरिरहेको छ यसैबीच उता वन राज्य मन्त्री दीर्घराज भाटले अत्याधिक खोटो संकलनका कारण सुदूरपश्चिमका विभिन्न जंगलमा खोटो मासिएका जंगल मासिएकाले दश वर्षका लागि रोक लगाउनुपर्ने बताएका छन् उनले गत महिना सुदूरपश्चिमका कैलाली डोटी डडेलधुरा लगायतका जिल्लामा खोटो संकलन भएको वन क्षेत्रको स्थलगत अवलोकन गरेका थिए उनले दश वर्ष खोटे सल्लालाई विश्राम गर्न सकी संकलनका लागि नयाँ रोग उत्पादन हुन सक्ने औल्याएका छन् सरकारले भनेअनुसार सात सय पचास मेगावाटमै डिजाइन गर्न China Three Gorges International Corporation सिटिजीसीआईसीले आयोजना सम्बद्ध तथ्याङ्क आफूसित नभएकाले तत्काल उपलब्ध गराउन लगानी बोर्डलाई पत्राचार गरेको छ अघिल्लो मंगलबार इन्टरनेशनल कर्पोरेशनसित भएको बैठकमा उसले जलाशयुक्त आयोजनाको जडित क्षमता छ सय मेगावाट हुने र याममा उत्पादन हुने ऊर्जा एकतीस प्रतिशत मात्र हुने प्रस्तुति गरेपछि सरकारले पुरानो सहमति अनुसार गर्न आग्रह गरेको थियो सीटीजीसीआईले पश्चिमी पश्चिम सेतीको विस्तृत र अध्यावधिक अध्ययन पूरा गरी प्रतिवेदन तयार गर्न अत्यावश्यक तथ्याङ्क आवश्यकता नभएको गुनासो गरेको छ विद्युत प्राधिकरणसित पच्चीस प्रतिशत पुँजी लगानी गर्ने सम्झौता गरेको भोलिपल्टै सीटीजीआईसीले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीलाई पत्र लेख्दै जलाशयुक्त पश्चिम सेती विकासका लागि तत्काल आवश्यक सूचना माग गरेको हो लामो समयदेखि आफूले पश्चिम सेतीको प्रारम्भिक डिजाइन र सम्भाव्यता अध्ययनका क्रममा विद्युत खरिद दर सम्बन्धी संरचना नीति नेपालको विद्युत प्रणाली योजना जग्गा प्राप्ति र पुनर्वास नीति सम्बन्धी जानकारी उपलब्ध गराइदिन अनुरोध गर्दै आएको उल्लेख गर्दै कम्पनीका अध्यक्ष लु गोजुनले आफूले अहिलेसम्म प्राप्त गर्न नसकेको गुनासो पत्रमा उल्लेख गरेका छन् दुई हजार उनासत्तरी साल चैतमा भएको समझदारीमा सात सय पचास मेगावाट निर्माण गरिने भनिएकोमा हाल आएर छ सय मेगावाट गर्न नहुने तर्क नेपाली पक्षले गरेको थियो ऊर्जा मन्त्री जनार्दन शर्माले आयोजनाको क्षमता सात सय पचास मेगावाटमै गर्न चिनिया पक्षलाई आग्रह गरेका थिए सिटिजीआईले लगानी बोर्डलाई नेपालको कुल जडी क्षमता सुक्खायाममा उत्पादन हुने ऊर्जाको प्रतिशत सुक्खायाममा प्रतिदिन न्यूनतम सञ्चालन हुने घण्टा र त्यसका लागि आवश्यक अन्य तथ्याङ्क औपचारिक रूपले उपलब्ध गराउन आग्रह गरेको छ नेपालमा ऊर्जा बजारको अनुसन्धानका लागि नेपालको विद्युत प्रणाली आयोजना योजना सहित विद्युत माग प्रक्षेपण र प्रसारण प्रणाली योजना उत्पादित ऊर्जा उपयोगका लागि प्रसारण लाइन निर्माण सम्बन्धी भएका प्रगति विवरण दिनुपर्ने पत्रमा उल्लेख छ मौसम खराबीका कारण हवाई उडान हुन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो धनगढ़ीको शिवनगर दोस्रो साना शहरी खाने पानी तथा सरसफाई आयोजनाको टेलिफोनबाट उद्घाटन गरेकी छन् सुदूरपश्चिमको सुन्दर नगरी धनगढ़ी आउने चाहना भए पनि प्रतिकूल मौसमका कारण आउन नसकेकोमा दुःख व्यक्त गरेकी छन् उद्घाटन कार्यक्रमलाई पाँच मिनट सम्बोधन गर्नुभएकी राष्ट्रपति भण्डारीले पानी मानव जीवनको लागि महत्वपूर्ण स्रोत भएकाले यसको संरक्षण गर्नको लागि सबैलाई लाग्न आग्रह गरेकी छिन् उनले अहिले खानेपानीको सबै क्षेत्रमा समस्या रहेको प्रति अवगत गराउँदै निजी क्षेत्रबाट यहाँका क्षेत्रका जनतालाई खानेपानी उपलब्ध गराएकोमा खुशी व्यक्त गरेकी छिन् आयोजना निर्माणमा सहयोग पुर्याएकोमा नेपाल सरकार एडीबी नगर विकास कोष उपभोक्ता लगानीको प्रशंसा गर्दै धन्यवाद प्रकट गरेका छन् तर हौसलाका साथ उद्घाटन स्थलमा पुगेका स्थानीयवासी भने निराश भएका छन् राष्ट्रपति आउने भनेर उत्साहित बनेका उनीहरू निराश हुँदै घर फर्केका छन् राष्ट्रपति भण्डारी हिजो बिहान दस बजे धनगढ़ी आउने र शिवनगर दोस्रो साना शहरी खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो राष्ट्रपतिलाई लिएर धनगढ़ी आउन लागेको हेलिकप्टर मौसम खराबी का कारण दाङको भालुवाङमा आकस्मिक अवतरण भएको थियो भालुवाङमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमा हेलिकप्टर आकस्मिक अवतरण भएको र मौसम खुल्ने बित्तिकै धनगढी आउने भनिए पनि मौसममा सुधार हुन नसक्दा राष्ट्रपति धनगढी आउने कार्यक्रम रद्द भएको हो राष्ट्रपति भण्डारी धनगढी आउने कार्यक्रम तय भएपछि बिहानदेखि कैलालीको सुरक्षा व्यवस्था पनि कडा पारिएको थियो अठार करोड़ बाह्र लाख छब्बीस हजारको लागतमा निर्माण सम्पन्न भएको आयोजना पचास प्रतिशत सरकार र पचास प्रतिशत उपभोक्ताको लागत छ शिवनगर खानेपानी उपभोक्ता आयोजना योजनाले धनगढ़ी उपमहानगरपालिका वडा नम्बर एक पाँच सात र आठका झण्डै तीस हजार नागरिक लाभान्वित बनेको आयोजनाका अध्यक्ष नारद मुनि राणाले बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनबीबाट युनिटी खबर सुनिरहनु भएको छ प्रधानमन्त्री कार्यालयको निर्देशन र पहलमा तीन महिनादेखि कतारमा अलपत्र परेका तीन नेपालीको उद्धार गरिएको छ कञ्चनपुर बेलौरी नगरपालिका तिलक विष्ट लक्ष्मण सिंह पन्त र हरिश भण्डारीको सरकारले उद्धार गरेको हो उनीहरू कार्तिकको तेस्रो साता वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए काठमाडौँको अवतार ह्युमन रिसर्च मेन पावर कम्पनीलाई प्रति व्यक्ति दुई लाख साठी हजार बोजार कतार पुगेका उनीहरू बेरोजगार भएका थिए उनीहरूले प्रधानमन्त्रीको सचिवालयमा सम्पर्क गरी उद्धारका लागि आग्रह गरेका थिए प्रधानमन्त्री कार्यालयले परराष्ट्र र श्रम मन्त्रालयसँग समन्वय गरी अलपत्र नेपालीलाई नेपाल झिकाउन कूटनीतिक पहल गरेको थियो उनीहरू उद्धारपछि माघ एघार गते नेपाल आइपुगेका हुन् प्रधानमन्त्री कार्यालयले पीड़ितले मेन पावरमा भुक्तान गरेको पैसा फिर्ता दिलाउन पहल थालेको छ स्थानीय शान्ति समिति बैतडीले द्वन्द पीडितहरूलाई हिजो राहत प्रदान गरेको छ बैतडी सदरमुकाममा एक कार्यक्रमको आयोजना गरी द्वन्द पीडितहरूलाई राहत प्रदान गरिएको हो शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट प्राप्त राहत रकम द्वन्द पीड़ितहरूलाई हस्तान्तरण गरिएको हो मृतक चौरानब्बे र बेपत्ता जना मध्ये कागज पत्र पूरा भएका बत्तीस जनालाई हिजो राहत रकमको चेक हस्तान्तरण गरिएको स्थानीय शान्ति समितिका सचिव जयन्ती भण्डारीले जानकारी दिएकी छिन् दण्ड पीड़ितहरूलाई शान्ति तथा पुनर्निर्माण मन्त्री सीतादेवी यादवले राहत रकम हस्तान्तरण गरेकी हुन् राहत रकम हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री यादवले द्वन्द पीड़ितहरूका समस्या आफूले नजिकबाट हेरिरहेको बताएकै छन् द्वन्द पीड़ितहरूलाई पाँच लाख राहत रकम दिने कुरा आफ्नो पालामा कार्यान्वयनमा ल्याएको बताउँदै उनले सबै द्वन्द यो रकम पाउने बताएकी छिन् सुदूरपश्चिमको प्रमुख प्रवेशद्वारको रूपमा रहेको कैलालीको अत्तरीय बजार दुर्गन्धित बन्दै जान थालेको छ सम्बन्धित निकायले समयमै बजारमा रहेको फोहोर मैला व्यवस्थापन नगर्दा बजार क्षेत्र दिन प्रतिदिन दुर्गन्धित बन्दै जान थालेको हो बजार क्षेत्रका मुख्य व्यापारिक स्थलहरू वरपर फोहोरको थुप्रो जम्मा भई बजार भरि फैलिएर दुर्गन्धले बजारमा हिँड्ने नसक्ने अवस्था रहेको स्थानीयवासीहरूको भनाइरहेको छ बजार क्षेत्रमा रहेको फोहोर मैलाका कारण स्थानीयहरूले नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको बताइएको छ अत्तरीय बजारमा रहेको बस पार्क क्षेत्रको छेउछाउ धनगढ़ी रोड र महेन्द्रनगर रोडको छेउछाउमा फोहोरका थुप्रोहरू जताततै फैलिएर रहेको भए पनि सम्बन्धित निकायले भने अहिलेसम्म व्यवस्थापनमा ध्यान दिएको छैन फोहोर मैला फाल्नका लागि बजार क्षेत्र वरपर डम्पिङ साइडहरू रहेको भए पनि ती डम्पिङ साइडहरूमा फोहोर मैला भरिएर बाहिर सड़कमा यत्रतत्र भएको हो यसो हुँदा समेत अत्तरीय नगरपालिकाले मौनता साँधेर बसेको छ व्यापारिक दृष्टिकोणले निकै नै व्यस्त रहेको अत्तरीय बजारमा यसरी लामो समयसम्म फोहोर मेलाको व्यवस्थापन हुन नसक्दा बजारको सौन्दर्य नै हराउन थालेको छ बैतडीमा जारी शहीद दशरथ स्मृति युनाइन्टिन आमन्त्रण क्रिकेट प्रतियोगिता अन्तर्गत हिजो स्थगित भएका सेमिफाइनल खेलहरू आज हुने भएका छन् हिजो बिहानैदेखिको वर्षाले मैदान तथा पिच भिजेका कारण हिजोका लागि तय गरिएका सेमिफाइनलका दुईवटा खेल आज हुने भएका हुन् मैदान सुकेपछि स्थगित भएका सेमिफाइनलका खेल आज हुने को अम्पायर निरञ्जन आज हुने अम्पायर निरञ्जन बोहराले जानकारी दिएका छन् आज निङलासैनी खेल मैदान देहीमाण्डमा यङ स्टार क्रिकेट क्लब मेलौली तथा कालासैनी क्रिकेट क्लब भिड्ने तय गरिएको छ भने बुढाबाजी खेल मैदान रातामाटामा जगन्नाथ क्रिकेट क्लब र निङलासैनी क्रिकेट क्लब एनसीसी बीच खेल हुनेछ शहीद दशरथचन्द्र स्मृति प्रतिष्ठानको आयोजनामा भइरहेको प्रतियोगितामा पहिलो हुनेलाई पचास हजार दोस्रो हुनेलाई पच्चिस हजार र म्यान अफ द सिरिज एकजनालाई नगद पाँच हजार प्रदान गरिने प्रतिष्ठानका सचिव नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित तीनवटा घटना भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ हिजो बिहान सवा दस बजीतिर बैतडीमा सार्वजनिक यातायातको जीप र सरकारी गाड़ी ठोकिएका छन् दश र चन्द नगरपालिका बाह्र सेला भन्ने ठाउँमा जिल्ला सदरमुकामतर्फ जाँदै गरेको ना एक ज दुई एक नौ छ नम्बरको जीप र विपरीत दिशाबाट आउँदै गरेको जिल्ला शिक्षा कार्यालय बैतडीको बा एक झ नौ नौ दुई शून्य नम्बरको जीप ठोकिएका हुन् उक्त घटनामा मानवीय क्षति नभए पनि दुवै सवारी साधनमा सामान्य क्षति पुगेको